मन्तव्यकै क्रममा अब त्योभन्दा अगाडि हाम्रो एनआरएनका नयाँ पदाधिकारीज्यूहरूलाई शपथ ग्रहण गराउनको लागि अध्यक्ष सेवाङ शेर्पा लामाज्यू र चुनाव समितिका तर्फबाट भूपू सचिव विष्णु थापाज्यूलाई म स्टेजमा आमन्त्रण गर्दैछु समयको पाबन्दीलाई ध्यानमा राख्दै हाम्रो छेवाङ शेर्पाज्यूले शपथ ग्रहण गर्नेहरूलाई यो कागजपत्र पनि बाँड्दै जानुहुन्छ त्यही समयलाई हामी यता बचत गर्दै विष्णु थापाज्यूलाई आफ्नो मन्तव्यको निम्ति म आग्रह महामहिम राजदूत ज्ञानचन्द्र आचार्यज्यू मञ्चमा आसित विशिष्ट व्यक्तित्वहरू र यहाँ उपस्थित सबै वरिष्ठ कम्युनिटी रिप्रेजेन्टेटिभ्स मन्तव्य दिनलाई त यहाँ रेडी थिइनँ अवश्य त्यसले गर्दाखेरि ठिकै छ म एनआरएम युएसएसँग नेट मार्फत एज अ ट्रेजरर स्टार्ट गरेको थिएँ र आज आएर दुई वर्ष जेनरल सेक्रेटरीको हैसियतमा काम गरेँ र आज I'm out going general secretary र यस क्रममा इलेक्सन भयो र हाम्रो एनआरएन एनसिसी विभिन्न परिधिबाट गुज्रियो भनौँ अब एनआरएन अमेरिकासँग युनाइट गर्यो र यसका एचिभमेन्टहरू थुप्रै भए यस बिचमा भर्खर जन्मेको संस्था एक यो दुई वर्षको बिचमा यसमा धेरै चेन्जेसहरू पनि आएर आज एउटा बलियो बिगिनिङ हुन गइरहेको छ र मलाई खुसी लागेको छ यो इलेक्सन हुनुपर्ने थियो टाइममा भयो र सबैजनाले यसको चासो राखेको देखिरहेको छु मैले र यसको अर्थ हो हाम्रो काम राम्रो हुन गइरहेको छ र एनआरएन युएसए एनआरएन अमेरिका चाहिँ अब लिडिङ अर्गनाइजेसन अफ द वर्ल्डको रूप धारण गरिसकेको छ र यसमा जुन अहिले टिम आइरहनु भएको छ त्यो टिम चाहिँ इट्स अ बिग टिम र इट्स अ स्ट्रङ टिम उहाँहरू सबैलाई म बधाई दिन चाहन्छु र एउटा कुरा के भन्न चाहन्छु भने जतिजनाले चासो राख्नुहुन्छ त्यसको अर्थ चाहिँ काम गर्ने एनआरएनको लागि र हाम्रो एनआरएनको युनिटी बढाउनुको लागि धेरै मान्छेहरू रेडी हुनुहुन्छ तर एउटा कुरा म के गर्न चाहन्छु भने तपाईँहरू थुप्रै भए पनि कम हुनुहुन्न र एक्लै हुनुहुन्न यो एनआरएन अमेरिकालाई आज यो रूप दिनको लागि जुन ब्याकग्राउन्डमा व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरू साइलेन्स बस्नुहुन्छ तर बेला मौका परेको बेलामा उहाँहरू काँधमा काँध मिलाएर प्रत्येक प्रब्लम आइलागे पर्दाखेरि रिजल्भ गर्नेहरू हुनुहुन्छ उहाँहरूलाई म आउटगोइङ सेक्रेटरीको तर्फबाट धन्यवाद नदिई छोड्दिनँ एउटा एउटा दुईवटा मन नाम लिइहाल्दाखेरि यसलाई जन्म दिनेदेखि लिएर स्याहार गर्नेदेखि लिएर भत्किँदा पढ्दा ओर्दा जुन आइलाग्नुहुन्छ त्यसमा गिरिजा गौतमजी म यहाँ देख्दैछु त्यस्तै गरी प्रहलाद पन्तदेव हुनुहुन्छ राज भण्डारी मदन राज भण्डारीज्यूहरू उहाँहरू देखा पर्नुहुन्न गौरी अधिकारीजीहरू त्यस्तै डक्टर अम्बिका अधिकारी धेरैजनाको नाम मैले बिर्से तापनि अरू त टिममै हुनुहुन्छ त्यस्तै गरेर मुकेश सिंह स्टेप आउट गरे तापनि बेला मौका पर्दाखेरि कान थाप्नु जहिले पनि तपाईँहरूको आसपासमा उभिरहेको तपाईँहरूले भेट्नुहुन्छ र उहाँहरूले कहिले पनि यसलाई झुल्न दिनुहुन्न र यो युनिटी सँगसँगै लिएर जानुहुनेछ र हाम्रो अब एनआरएन अमेरिका भनेको leading organisation of the world हो भन्ने तपाईँहरूलाई मैले चाहिँ एउटा ठोस सबुत दिन चाहन्छु ब्याकग्राउन्डमा बसेर मैले धेरै कुरा देखेको छु त्यो कुरा चाहिँ म यहाँहरूलाई विश्वास गराउन चाहन्छु र हामी स्टेप आउट गरेकाहरू पनि one way or the other we are always there र हामी सबै नेपाली एनआरएन हो र हामी सबैले चासो राख्नुपर्छ हामी सबै मेम्बर भएर एकजुट भएर र अहिले अहिले जुन आउनुभएको अफिसर्सहरू हुनुहुन्छ एक्जिक्युटिभ्स हुनुहुन्छ उहाँहरूलाई हामीले सघाउने छौँ र उहाँहरूले एकदम राम्रो काम गर्ने हुनु हुन्छ एनआरएन अमेरिकालाई चाहिँ लिडिङ अर्गनाइजेसन बनाउनुहुन्छ भन्ने आशा राख्दै र हामी मैले धन्यवाद दिँदा दिँदै एउटा कुरा मलाई याद आयो हामीले हाम्रो हेसियत नबिर्छौँ एक्जाम्पल एक्जाम्पलको लागि अस्तिको एनएको बस्नुको कन्फरेन्सको म एक्जाम्पल दिन्छु हाम्रो हेसियत भनेको के हो भने हामीले हाम्रो भोका नाङ्गा हाम्रो देशमा जुन भइरहेको परिस्थितिमा सघाइ पुर्याउनेदेखि लिएर यहाँ आएका नेपालीहरूले एकजुट जुन दुःख पाएका छन् दुःख पाउँछन् तिनीहरूलाई बाटो देखाउनेदेखि लिएर एक एक डलर दुई दुई डलर जम्मा पारेर बेचिएकालाई जोगाउने कि हराएकालाई जोगाउने कि मरेका मान्छे मान्छेलाई आफ्नो फ्यामिलीमा पुर्याउने कि त्यस्ता त्यस्ता कुराहरू धेरै हाम्रो काँधमा छन् त्यसले गर्दाखेरि हामीले विचार गर्नुपर्छ कुनै पनि कन्फरेन्स गर्दा चाहे त्यो एनमा नासाको होस् चाहे त्यो एएनआईको होस् चाहे त्यो एनआरएन अमेरिकाको होस् हामी भनेको एउटा मोटेलको एउटा कोठामा दसजना बसेर भए पनि कन्फरेन्स सम्पन्न गर्न सक्ने मान्छेले त्यो हैसियत चाहिँ हामीले बिर्सिनु हुन्न हाम्रो जति चादर छ त्यति खुट्टा पसार्ने प्रयास गऱ्यौँ भने हामीले त्यसको लागि केही गर्न सक्छौँ त्यति भन्दै यहाँ न्यू अफिसर्सलाई बधाई दिँदै म धन्यवाद दिन चाहन्छु र शपथ ग्रहण गराउनलाई हाम्रो सेवाङ लामाजी शेर्पा लामाजी पर्खिरहनु भएको छ धन्यवाद आफ्नो गरिमामय अभिव्यक्तिको निम्ति एनआरएनको तर्फबाट र मेरो तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दै अब म एनआरएन इलेक्सन कमिटीका अध्यक्ष सेवा शेर्पा लामाज्यूलाई म आमन्त्रण गर्छु Mahamayim and Mr. Shah, NRNICC का तथा अन्य नेपाली संस्थाका ज्यू निर्वाचन गर्ने क्रममा निर्वाचनको कार्य सकेपछि मैले थुप्रै एउटा विषयमा थुप्रै रिसर्चहरू गर्न खोजेँ एक घन्टा गरेँ त्यो रिसर्च गर्ने क्रममा निर्वाचन कमिटी सम्बन्धी कुराको खेती नभएको निर्वाचन कहिले पनि नेपाली इतिहासमा भएको छ कि छैन भनेर खोजेँ तर हरेक निर्वाचनमा कुराको खेतीहरू भइरहेको रहेछ यही क्रममा एनआरएनएनसिसीको निर्वाचन सम्बन्धी केही सत्य कुराहरूलाई जानकारी गराउन मैले चाहिँ यहाँ कागज र कलमको सहारा लिनु परेको छ त पहिलो तथ्य एनआरएन ग्लोबल नेप्लिस्ट वुमेन नेटवर्कका भूमिका घिमिरेज्यू आन्ताका जे मण्डलज्यू नासाका डाक्टर रामचन्द्र बरालज्यू फिप्नाका आदित्य महर्जनज्यूको सदस्यतामा र म छुवाङ शेर्पा लामाको अध्यक्षतामा एउटा निर्वाचन समिति गठन गरिएको थियो र नयाँ कार्य समितिको निर्वाचन गर्ने जिम्मेवारी हामीलाई सुम्पाएका थिए दोस्रो सत्य संयुक्त राज्य अमेरिकाको टेनेसी स्टेटमा दर्ता गरिएको यो एनआरएन एनसिसी संस्था एनआरएनए एनआरएन आइसिसीको एउटा राष्ट्रिय परि राष्ट्रिय समन्वय परिषद च्याप्टर हो र एनआरएन एनसिसीले एनआरएन आइसिसीको संविधानको मार्गरेखामा बसेर कार्य गरिनेछ भनी दर्ता गर्ने बेला उल्लेखित गरिएको थियो तेस्रो मन्तव्य NRN NCC of USA also known as NRN America एउटा membership base not for profit organisation हो तसर्थ निर्वाचन प्रक्रियामा प्रजातान्त्रिक र पारदर्शी अभ्यासहरू वैधानिक सदस्यहरूमा मात्रै सुरक्षित र आधिकारिक रहेको कानुनी व्यवहारिकतालाई मध्यनजर राखी यो निर्वाचन गरिएको छ कसैको व्यक्तिगत परिभाषाहरूलाई होइन निर्वाचनको नतिजा अल्पजात वा अल्प जातिको मात्रै गुटबन्दीको कार्य समिति होइन बहुजात जातिको संयुक्त कार्य समिति निर्वाचित भएको छ पुरुषहरूको मात्रै पुरुष सङ्घ कार्य समिति होइन पुरुष बरोबरी साहसिला योग्य महिलाहरू निर्वाचित भएकी छिन् बडा र विशुद्ध बनाउँदाहरूको मात्रै अहमतको कार्य समिति होइन आफ्नै राष्ट्रमा दलित र आफन्तले नै अछुत कहलिएका नेपालीहरू निर्वाचित भएका छन् यिनै हुन् यो चुनावको नतिजा यही अर्थमा यो निर्वाचनको कानुनी प्रक्रियाहरू र निर्वाचनको परिणामहरू भाषिक अर्थमा कानुनी कानुनी मान्यतामा र व्यावहारिक परिभाषामा प्रजातान्त्रिक र पारदर्शी छन् यो निर्वाचन समितिको ठोकुवा छ मित्रबन्धु दर्शकवृन्द प्रजातन्त्र भनेको सर्वसम्मितिका आदर्शहरू हुन् सङ्कुचित आकाङ्क्षामा समर्पित हुने मानसिक रोगको उपचार होइन पारदर्शी भनेको पारदर्शी नजरहरूले मात्र दृष्टि हुन्छ असन्तुलित बन्द नजरहरूमा सृष्टि हुँदैन अब यही भन्दै म नयाँ कार्य समितिको अध्यक्षको शपथ ग्रहण लिन्छु त्यसपछि अध्यक्षज्यूले यहाँहरूको अन्य कार्य समितिका सदस्यहरूज्यूको शपथ ग्रहण लिनुहुनेछ हामीलाई यो निर्वाचन समितिलाई नेपालको उत्थान र नेपालीहरूको प्रगतिको लागि कुनै पनि जिम्मेवारी दिँदा हामी यो सौभाग्य ठान्दछौँ र निर्वाचन कमिटीका मेरा मित्रहरू आदित्य महर्जनज्यू जे मण्डलज्यू मीका घिमिरेजू र तो डाक्टर रामचन्द्र बराजुलाई म हार्दिक गौरवित धन्यवाद दिन चाहन्छु दर्शक एनआरएम एनसिसीका दुई हजार एघार दुई हजार बाह्रको लागि कार्य समितिका अध्यक्ष सुमन तिन सिन्हाजीको शपथ ग्रहण लिइरहेको छौँ साँच्ची हुनुहुन्छ विष्णु म सत्य निष्ठपूर्वक एवं विवेकपूर्वक शपथ लिन्छु कि गैर आवासीय नेपाली गैर आवासीय नेपाली सङ्घको विधानको सङ्घको विधानको मतहतमा रहे मतहतमा रहे राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय समन्वय परिषदको विधान र यसको अधीनमा बन्ने नियम विधान र यसको अधीनमा बन्ने नियम उपनियमहरूको पालना गर्नेछु उपनियमहरूको पालना गर्नेछु म कहिले पनि म कहिले पनि विधानले मलाई दिएका विधानले मलाई दिएका अख्तियारीको अख्तियारीको दुरुपयोग दुरुपयोग गर्ने गर्ने अथवा अथवा पदको पदको गोपनीयता भङ्ग गर्ने गोपनीयता भङ्ग गर्ने कार्य गर्ने छैन कार्य गर्ने छैन म गैर आवासीय नेपाली म गैर आवासीय नेपाली सङ्घको मूल्य सङ्घको मूल्य र मान्यताहरूलाई र मान्यताहरूलाई सदा सर्वो सदा सर्वो कृष्णताका साथ सर्वोत्कृष्टताका साथ आत्मसात आत्मसात गर्ने मेरो गर्ने मेरो प्रतिबद्धतालाई प्रतिबद्धतालाई अभिव्यक्त गर्दछु अभिव्यक्त गर्दछु अब अब म अहिले धन्यवादका साथ नवनिर्वाचित सबै पदाधिकारीहरूलाई यहाँ बस्नुभएकालाई एकपल्ट उभिदिने र म त्यही शपथ यहाँबाट भन्छु र तपाईँहरूले त्यसलाई रिपिट गरिदिनु हुन अनुरोध गर्दछु सबैजनालाई यहाँ आइदिनु हाम्रो फोटोग्राफर हाम्रो सिनियर भाइस प्रेसिडेन्ट म सबैको नाम चाहिँ मसँग कसो नाम नाम छ सिनियर भाइस प्रेसिडेन्ट राकेशीजी हाम्रो भाइस प्रेसिडेन्ट डाक्टर विद्यारञ्जितजी जेनरल सेक्रेटरी शिवकुमार राईजी treasurer doctor Vidya doctor Vinod Shah ji हम लोग मीडिया कोऑर्डिनेटर राम खरेल जी हम लोग public relation officer response person Bhawan Mohan Gurung र हामीले सबै हम लोग बीस बिसवटा बोर्ड सदस्य हो इसका सब सदस्य का नाम मैं नाम म पढिदिन्छु यो कुनै पनि क्रममा छैन त्यसले त अन्यथा नमान्नु होला विष्णुमाया परियारजी चिंतामणि लामछाने जी यहाँ हुनुहुन्न मिङमा जी श्री जी दुर्गा सुब्बा डाक्टर विष्णु जी टेम्बा लामा राजेन्द्र शिवाकोटी सांगे लामा डिली राज पौड़ छिरी राप्ते लामा अरुण धिताल ताराप्रसाद मगर रमेश श्रेष्ठजी धर्म विश्वकर्मा मिलन राय बृहस्पति लामा पासन काजी शेर्पा जीविता मेहता नवीन शेरचंद रामचंद्र खरल म पढ्छु तपाईँसँग भर कागज म सत्यनिष्ठापूर्वक एवं विवेकपूर्वक शपथ लिन्छु कि गैर आवासीय नेपाली सङ्घको विधानको मातहतमा रही राष्ट्रिय समन्वय परिषदको विधान र यसको अधीनमा बन्ने नियम उपनियमहरूको पालना गर्नेछु म कहिल्यै पनि विधानले मलाई दिएका अख्तियारको दुरुपयोग गर्ने अथवा पदको गोपनीयता भङ्ग गर्ने कार्य गर्ने छैन म गैर आवासीय नेपाली सङ्घको मूल्य र सदा सदा का साथ आत्मसात करने मेरे प्रतिबद्धता अभिव्यक्त करद धन्यवाद सब बधाई सब यहाँ एउटा सर्टिफिकेट इस्यु गरेर छ म छेवाङजीलाई चाहिँ म नाम पढ्दै जान्छु उहाँले सर्टिफिकेट दिनुहुन्छ भूपू सचिव कृष्ण थापाज्यूलाई र अध्यक्ष वर्तमान अध्यक्ष सुमन सुमन तिमी है जसले यत्रो ठुलो एउटा जिम्मेवारीलाई कुरा गरेर यत्रो ठुलो समुदायलाई व्यक्तित्वहरूलाई शपथ ग्रहण गराउनु गराउनुभयो तर मैले यो जोगको मुडमा भनेको मात्रै हो है यहाँहरूले कसैले मुखमा सिङ्गा त हाल्नु भएको थिएन होला नि शपथ ग्रहण लिँदाखेरि हजुर उहाँले चेक गरेको थियो भन्नुभयो मैले त्यो किनभने यो हामी सानो छँदाखेरि केही कुरा ढाँट्न पऱ्यो छल्न पऱ्यो ठग्न पऱ्यो भने अर्को साथीले कसम खुवाउँथ्यो कि सत्य भनेको कहिले सत्य भनेको धरो धर्म धरो धर्म आदि इत्यादि कसमहरू खान्थ्यो अनि खाइसकेपछि पछि गएर यसो सोद्धाखेरि होइन तैँले त्यस्तो बेलामा त तैँले झुट बोल्या रहेछस् नि याद भन्यो कहाँ मैले मुला मुखमा सिङ्गा हालेको थिएँ कि मुखमा सिङ्गा भने पाप गर्छ नि तर मलाई लाग्छ आजको यस शपथ ग्रहणमा धेरै गरिमामय व्यक्तित्वहरूलाई मैले आफूले व्यक्तिगत रूपमा पनि देखेको छु एनआरएनको यो गरिमामय सफलतालाई अझ व्यापक रूपमा नेपाल र नेपालीको हितको निम्ति बिग्रिँदै गएको खस्किँदै गएको नेपालको परिस्थितिको निम्ति नेपाली ले गर्नुपर्ने अरू वर्तमान सङ्घर्षहरूका निम्ति एकताबद्ध रूपमा रहेर हस्तैमा हैँसे मिलाएर आफ्नो एउटा उद्देश्यलाई पुरा गर्नेछ भन्ने शुभकामनाका साथ म कार्यक्रमलाई अगाडि बढाउनु भइरहेको छु यो कार्यक्रमको क्रममा अब हाम्रो यहाँ हाम्रो दर्शक दीर्घमा देखिराखेको छु विभिन्न सङ्घ संस्थाका पदाधिकारीज्यूहरू जसको मैले अगाडि नामहरू छुटाउन गइरहेको छु नेवाकोटीको तर्फबाट हाम्रो आदित्य महर्जनज्यू उहाँलाई म यस मञ्चमा चाहिँ स्वागत गर्दछु त्यस्तै गरेर हाम्रो मृदुला समाजसेवी मृदुला कोइरालाज्यूलाई पनि म यहाँ स्वागत गर्न गइरहेको छु अन्य नामहरू नेप्लिज रिजवुड नेप्लिज कमिटीका तर्फबाट हाम्रो अध्यक्षज्यूलाई पनि म यहाँ स्वागत गर्न गइराखेको छु अब मन्तव्यको क्रममा आफ्नो मन्तव्यको क्रममा अब अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य सोनाम लामाज्यूलाई म अनुरोध गर्दछु Secretary and Regional Coordinatory Council not attend this meeting due to the fifth Regional Conference in Dubai and personal reason. In their view as member and my own as member of the ICC NRN, I would like to congratulate all of the newly elected NCC officer and board member. I would also like to send my best regard for the trainer of this board in their support of the goal of the NCC and NRN. It was on the honor to work with the present Board and without them many of the internship taking over the NCC would not happen. Currently, the board has made many initiatives such as the Open University, Nepal, Buddha Sarang project in Chitwan, research the preparedness for the Nepal, and the project involving dual citizenship and NIN ID card in of the NRA. I'm sure that, that the new board will continue to improve our goal and create the new project. Working together, we can establish new projects such as the temple and the historical monument in the Lumbini for culture, preservation and the education. thank, thank you all. I wish the best for the elected member and successful tenure of the past board member. Thank you. यो हाम्रो मन्तव्यको क्रम पनि जारी रहनेछ तर यहाँ मन्तव्यमा के भनिएको थियो भने मैले मिठो मिठो भाषणहरू अभिव्यक्तिहरू सुन्दाखेरि म आफूले पनि भन्नु बिर्सेको थियो मन्तव्यलाई सकेसम्म छोट्याएर भन्नु होला भन्नु भनिदिनु होला भन्नुभएको थियो तर अब म बल्ल भन्न छु अब यसै क्रममा यो हाम्रो यो हाम्रो सभामा यहाँ उपस्थित हुने म यहाँ देख्दैछु कानुनविद समाजसेवी खगेन्द्र जीसीज्यूलाई पनि म यस सभामा हार्दिक स्वागत गर्दछु त्यस्तै गरेर अधिकारी सहध्यक्ष नर्मदा छेत्रीज्यूलाई पनि म यस सभामा हार्दिक स्वागत गर्दछु साहित्य सङ्घका अध्यक्ष ज्योति पौडेलज्यूलाई पनि म यस सभामा हार्दिक स्वागत गर्दछु यो हाम्रो स्वागतको क्रम जारी नै रहनेछ र अब कार्यक्रमलाई अगाडि बढाउनको निम्ति अथवा आफ्नो मन्तव्य व्यक्त गर्नको निम्ति म एनआरएनका सल्लाहकार गिरिजा गौतमज्यू कानुनविद गिरिजा गौतमज्यूलाई म स्टेजमा आमन्त्रण नमस्कार म उहाँले भन्नुभएको एउटा मेसेज चाहिँ नि बडो राम्रोसँग लेख्छु किनभने आजको गन्तव्य छोटो मन्त्र है महामहिम राजदूत श्री ज्ञानचन्द्र आचार्यज्यू अध्यक्ष सुमनजी एनआरएन पदाधिकारीहरू न्युयोर्क स्थित सम्पूर्ण साथी भर्खरै शपथ लिनुभएका सम्पूर्ण पदाधिकारी साथीहरूलाई म हार्दिक बधाई र शुभकामना दिन चाहन्छु तपाईँको यस दुई वर्षको कार्यकालमा एनआरएन नयाँ उचाइमा पुगोस् हामीले चाहेका चिताएका र सोच्न सक्ने राम्रो कामहरू होस् रचनात्मक अभ्यासहरू अगाडि बढुन् एनआरएनको इतिहासमा सायद हामी एउटा क्रिटिकल र इम्पोर्टेन्ट माइल स्टोनमा आएका छौँ हामीले जानुपर्ने ठाउँहरू अझ धेरै छ गर्न पर्ने कुराहरू अनेकौँ छन् तर दुई तिनवटा कुराहरूको बारेमा मैले सोच्दाखेरि के देख्दछु भने एनआरएन भन्ने संस्थाको एउटा विशिष्ट उपयोगिता मैले आफूले हेर्दाखेरि के देखिन्छ भने हामी नेपालीहरू दुई किसिमका छौँ एउटा नेपालमा बसोबास गर्ने एउटा नेपालबाट बाहिर बसोबास गर्ने नेपालीहरू नेपालबाट बाहिर बस्ने नेपालीहरूको सबभन्दा पहिलो पहिचान के हो भने हामी एनआरएन छौँ हामी नेपालबाट बाहिर बसे पनि हाम्रो भावना सम्पूर्ण कुरामा हामी नेपाली नै हौँ विभिन्न प्रयोजनले विभिन्न कारणले हामी विदेशमा बसेका छौँ कोही पढ्नका लागि कोही व्यवसाय गर्नका लागि विभिन्न कारणहरू छन् र त्यसमा हाम्रो एउटा मोटो रहेको छ once a Nepali always a Nepali wherever we are र यहाँ बसेर एउटा एनआरएनको हैसियतले हामीले सोच्नुपर्ने कुरो के छ भने एनआरएन भएर मेरो प्लेस नेपालको लागि के छ आज दिउँसोको मिटिङमा हामीले च्यारिटी टास्क फोर्सका कुराहरू गरेका थियौँ मैले नेपालमा के गर्न सक्छु भन्ने कुरा हामी प्रत्येक एनआरएलले सोच्न पर्नेछ यो कार्य समितिमा हुनुभएका साथीहरू सम्पूर्ण एनआरएल साथीहरूलाई हामीले गर्न सक्ने सबै मिलेर सामूहिक रूपमा गर्न सक्ने कुराहरूको बारेमा आफूलाई प्रश्न गरौँ व्यक्तिगत प्रश्न र सामूहिक रूपमा यसलाई अगाडि बढाउने प्रयास गरौँ त्यसको लागि यो संस्था एउटा प्लेटफर्मको रूपमा बनोस् र हाम्रो सबैको ध्यान त्यतातिर जाओस् अर्को यस संस्थाले गर्ने काम अमेरिकाभरि छरिएर रहेको नेपाली सङ्गठनहरूलाई एकताबद्धमा ल्याउनको लागि कोअर्डिनेटेड इन्भाइरोमेन्टमा सबैलाई यस अम्ब्रेलाभित्र ल्याउने प्रयास गर्ने र त्यसपछि यहाँ बस्ने नेपाली कम्युनिटीको वेलफेयरको लागि हामी काम गर्ने प्रतिबद्धताका साथ यो समितिले त्यस सम्बन्धमा हामीले गर्नुपर्ने कुराहरू गरौँ अगाडि बढौँ त्यही नै मेरो तपाईँहरू सबैको लागि शुभकामना छ र अन्त्यमा म के भन्न चाहन्छु भनेदेखि हाम्रो कम्युनिटी निकै ठुलो भइसकेको छ हामी सङ्गठित भयौँ भनेदेखि हाम्रो यस मुलुकमा पनि पोलिटिकल प्रेजेन्स र हाम्रो चाहिँ नि पावर हामीले एकजुट भएको खण्डमा इस्टाब्लिस गर्न सक्छौँ त्यो प्रतिबद्धताका साथ हाम्रो बिचमा भएको कुनै पनि डिफ्रेन्सेसलाई एउटा छेउमा राखेर अगाडि एकतामूलक रूपमा बढ्ने प्रयास गरौँ सबै एनआरएन र नेपालीको कल्याण होस् भन्ने हामी सबैको सामूहिक धारणालाई यो प्लेटफर्म मार्फत हामी अगाडि बढाउँ धन्यवाद अब यसै क्रममा म एकछिन अध्यक्ष सुमन तिमी सिन्हाज्यूलाई म आमन्त्रण गर्छु जी किन आएको भने आज सबैलाई म पहिला धन्यवाद दिन्छु मलाई यो पदमा पुर्याएकोमा अनि महामहिमजी प्रिय मित्र मुकेशजी तपाईँलाई जान दिन्नौँ हामी सोनामजी र यहाँ उपस्थित सबै एनआरएनका लगाव भएका पदाधिकारी साथी मित्र सबैजनालाई मेरो हार्दिक नमस्कार एनआरएनको चुनावको बारेमा अघि हाम्रो छेवाङ शेर्पा लामाजीले विस्तृतमा बताउनु यहाँ त्यही चुनावको सम्बन्धमा दुई चारजना कन्सर्न एउटा साथीभाइका भएका ग्रुपहरूले चाहिँ दुई चारवटा कन्सर्न प्रश्नहरू उठाउनु भयो कि यो संस्थालाई चाहिँ झन् कसरी बल बलियो बनाउने कसरी दरिलो बनाउने र त्यो दरिलो र बलिलो बलियो बनाउनेमा उहाँहरूको मन्तव्य थियो कि यसलाई कसरी मोर डेमोक्रेटिक र मोर यसलाई चाहिँ झन् कसरी मोर डेमोक्रेटिक बनाउँदै जाने भन्ने कुरा भयो त्यो कुरा हुँदा आज हाम्रो दिउँसो एउटा सानो मिटिङ भएको थियो त्यही यहाँ अपडेट गर्न म आएको अहिले र त्यसको लागि म यहाँ एकछिन मेरो मित्र राजा घले अटलान्टाबाट आएकोलाई म यहाँ आमन्त्रित गर्दछु राजा घलेजी अनि हामीले चाहिँ राजा घलेजीसँग मिलेर हामीले आज हामीले चाहिँ के गऱ्यौँ भनेदेखि ल हामीले एउटा कमिटी बनाउँछौँ सातजनाको कमिटी हुन्छ सातवटा रिजनबाट युएसबाट र उनीहरूको काम हुन्छ यो संस्थालाई कसरी चाहिँ मोर डेमोक्रेटिक बनाउन र मोर यसमा चाहिँ मोर ट्रान्सपेरेन्ट यसलाई बनाउनलाई कसरी के गर्न सकिन्छ भन्ने गाइडलाइन नयाँ बनेको बाइलज हो छ महिना भएको छैन चुनाव गर्न कति गाह्रो भयो पदाधिकारी बनाउन कति गाह्रो भयो सदस्य बनाउन कति गाह्रो भयो हामी यहाँ सबैलाई थाहा छ सबै मान्छे यहाँ बसेका कुनै न कुनै संस्थामा लागि मरेका मान्छेहरू छौँ यहाँ भनेपछि अब यसको लागि हामीलाई तपाईँ सबैको सहयोग चाहिन्छ र त्यसबारे रा उहाँ कन्सर्न ग्रुप र हामीहरूले चाहिँ एउटा रिजोल्युसन आज हामीले त्यो छोटो एउटा कुरो आज हामीले राखेका छौँ र त्यही बारेमा एउटा कागजमा साइन गर्दैछु र हामीले चाहिँ त्यो कमिटी चाहिँ तिस दिनभित्रमा आजदेखि तिस दिनभित्रमा सबैसँग सल्लाह गरेर एउटा कमिटी बनाउने बनाउनेछौँ र कमिटीले त्यसमा काम गरेर चाहिँ अनि एक्जिक्युटिभलाई रिपोर्ट दिनेछ भन्ने आज सल्लाह भएको छ त्यो पहिलो हाम्रो पहिलो आजको हाम्रो चाहिँ उपलब्धि त्यही थियो र सबै हामी साथीभाइहरू पदाधिकारीहरूलाई धन्यवाद हामी यस्ता राम्रो राम्रो निर्णय गर्दै अगाडि काम गर्दै जाउँ भनेर त्यसबारे राजाजीलाई पनि धन्यवाद अध्यक्षज्यू आदरणीय महामहिम राज्यज्यू यस ड्यासमा बस्नुभएका एनआरएमका पदाधिकारीज्यूहरू अध्यक्षज्यूहरू र यस हलमा उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा मेरो अभिवादन मलाई पनि यहाँ केही कुराहरू राख्नको लागि समय दिनुभयो त्यसको लागि फेरि पनि सुमनजीलाई धन्यवाद नदिइरहन सक्दिनँ जसरी अघि इलेक्सन कमिटीका चेयरपर्सन ज्यूले केही सत्य तथ्य कुराहरू भनेर जानुभयो त्यस्तै मैले पनि आफ्नो यो लोयल मेरो भित्र भएका यो धेरै कुराहरू उस मुस भएको छ तपाईँहरूलाई सायद झर्को पनि लाग्न सक्ला यहाँ अघि सुमनजीले पनि भन्नुभयो यहाँ दुई चारजना कन्सर्न ग्रुप भनेर उहाँले गल्ती गर्नुभएको जस्तो लाग्छ मलाई यहाँ दुई चारजना होइन यो कुरा चाहिँ साँच्चीकै एक्सपोज भएको खण्डमा यहाँ हजारौँ हजारौँ मान्छेहरू यसमा समर्थन जनाउन सक्छ भन्ने म अठोट गर्न सक्छु पहिलो कुरा त के छ भन्दाखेरि हामी यस्तो विकसित राष्ट्रमा बसोबास गर्दै आएका छौँ करिब दुई लाखदेखि साढे दुई लाख नेपाली भएको हामीले अनुमान गरेका छौँ त्यस्तो नेपालीहरूको प्रतिनिधि गर्ने एउटा यो एनआरएन संस्था जन्म भएको छ हुन त यो एउटा बामी अवस्थामा छ यहाँलाई म के अवगत गराउन चाहन्छु भन्दाखेरि एनआरएन नामाकरण गर्नुभन्दा अगाडि न्याक भन्ने संस्था थियो नेप्लिस अमेरिका काउन्सिल त्यसमा मैले भाइस प्रेसिडेन्टको रूपमा काम गरिसकेको कुरा पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु सुमनजी म रतन झा लगायत अरू केही साथीहरू हुनुहुन्थ्यो हामीहरूले धेरै लामो समयदेखि यस संस्थालाई पछि बलियो बनाउने दीर्घायु बनाउने स्थायित्व बनाउने भन्ने क्रममा आफ्नो तर्फबाट कन्ट्रिब्युसन र रोल्स गर्दै आएको कुरा यहाँहरू समक्ष राख्न चाहन्छु त जहाँसम्म इलेक्सनको कुरा छ मेरो मोरल क्यारेक्टरले के भन्छ भन्दा यो इलेक्सन होइन यो सिलेक्सन थियो म गर्वसाथ भन्न चाहन्छु र भन्न सक्छु कुनै पनि वैधानिक कुनै पनि चुनावको नाममा चौपनी छैन मलाई दुःख लागेको छ unconstitutional, अनडेमोक्रेटिक र नन ट्रान्सपेरेन्ट तर मैले खण्डनको नाममा यहाँ खण्डन गर्न आएको होइन मेरो मोरल क्यारेक्टर मेरो आइडेन्टिटी मेरो डिग्निटी म अहिले लेप्रिज एसोसिएसन इन साउथ इस्ट अमेरिकाको प्रेसिडेन्ट भएर काम गरिराखेको छु जुन संस्था वास्तवमा अहिले एनए पछिको दोस्रो संस्थाको रूपमा खडा छ तर एनए अहिले खस्केको अवस्थामा म दाबीसाथ भन्न सक्छु कि नासा अहिले अमेरिकाको नम्बर वान संस्था हो र यसले विभिन्न कामहरू प्रत्येक हप्ता महिना एक एकवटा कामहरू गर्दै आएको छ र जहाँसम्म एनआरएमको सवाल छ हामी कन्सर्न ग्रुपले यो कुराहरू राख्दै आएर विभिन्न मिडियामा भन्दै आएका थियौँ बोल्दै आएका थियौँ र हाम्रा साथीहरूले यसलाई कानमा तेल हालेर बस्नुभयो मलाई दुःख लागेको छ तर अन्तिममा गएर उहाँहरूले आफ्नो विकनेसलाई एक्नोलेज गर्नुभएको छ यसलाई रिकगनाइज गर्नुभएको छ त्यसको लागि म धेरै धन्यवाद दिन चाहन्छु साथीभाइहरूलाई र तपाईँ हामी जहाँ जसरी रहे पनि हामी नेपाली हौँ हामी नेपाली एकजुट हुनुपर्छ र फुटेर होइन हामी जुटेर अगाडि बढ्नुपर्छ भन्ने म विशेष आग्रह गर्न चाहन्छु र यो रेजुलेसनमा हामी साइन गर्दैछौँ र जे जति कमी कमजोरी भयो आगामी दिनहरूमा वर्षहरूमा हामीहरूले यस संस्थालाई अरू बलियो दरिलो र दीर्घायु बनाएर लान सक्छौँ भन्ने विश्वास मैले लिएको छु र फेरि पनि यहाँ जो जति साथीहरू सिलेक्टेड भएर आउनुभयो उहाँहरूलाई बधाई दिन चाहन्छु यति भन्दै मेरो सानो मन्तव्य यही टुङ्गाउन चाहन्छु धन्यवाद किन गरियो भन्दाखेरि डेमोक्रेसीको यही हो ब्युटी अफ डेमोक्रेसी यी सबै प्रकारको भ्युज सुन्नुपर्छ र त्यसरी नै अगाडि बढ्नुपर्छ नभए संस्था पनि टुक्रिन्छ सबै थोक टुक्रिन्छ यो लर्निङ प्रोसेस हामी सबैले धन्यवाद राजा भरेजी वास्तवमा जुन व्यक्तिमा एउटा राष्ट्रिय भावनाबाट उत्प्रोत हुन्छ अथवा चाहिँ धेरै कुराहरू र चाहिँ नि जसले एउटा नेपालीत्व पनि राख्छ र धेरै कुराहरूलाई चाहिँ नि समेट्न चाहन्छ त्यसकोले अलिकति केही कुराहरूलाई अझ बढी अभिव्यक्ति आफ्नो राख्नु भन्ने त रहन्छ नै तर यो पटक मैले प्लिज लिएर आएको प्लिज भन्नुको मतलब हाम्रो अभिव्यक्ति मन्तव्यको क्रममा बडो छोटो र मिठो एउटा सठिक ढङ्गबाट चाहिँ प्रस्तुत गर्नुहोला भनेर भन्ने कुराहरू चाहिँ नै मलाई भनिएको छ म त्यही नै अनुरोध गर्दछु र किनभने हाम्रो अर्को पनि कार्यक्रम छ कल्चरल प्रोग्राम कार्यक्रम निकै लामो हुन जाने भएको हुँदाखेरि यसलाई जसरी हुन्छ एउटा आधिकारिक रूपमा र चाहिँ एउटा गरिमामय रूपमा चाहिँ टुङ्ग्याउँ भन्ने हाम्रो प्रयत्न जारी गरेको छ यसै क्रममा म यो सभामा स्वागत गर्ने क्रममा डेमोक्रेटिक युथ फोरम काउन्सिलका प्रेसिडेन्ट प्रमोद सिटौलाजीलाई म यस सभामा चाहिने हार्दिक स्वागत गर्न चाहन्छु यस्तै गरेर ग्रेटन ग्रेटर बोस्टन लेप्चिस कम्युनिटीका अध्यक्ष ध्रुव घिमिरे र अन्य पदाधिकारी जीवहरूलाई पनि म यस सभामा हार्दिक स्वागत गर्न चाहन्छु अब मन्तव्यको क्रममा आफ्नो छोटो मन्तव्यको क्रममा फ्रेन्ड्स अफ नेपाल अफ लस एन्जलसका अध्यक्ष डाक्टर शम्भु ढुङ्गानाजुलाई म स्टेजमा आउँछु महानन्द बहादुर आचार्य र अरू सबैका मेला व्यक्तिहरूलाई मेरो धेरै धेरै धन्यवाद म लसाइज देखाएको व्यक्तिलाई आज केही बोल्ने मौका दिनुभयो त्यसको लागि विशेष आभार प्रकट गर्दछु यो आज अति खुसीको दिन हो दुई हजार तिनमा हाम्रो पहिलो के भन्छ एनआरएनको कन्भेन्सन भएको थियो हामीलाई नौ वर्ष लागेछ अमेरिकामा एनआरएनको पहिलो पदस्थापन कार्यक्रम गर्न तर ढिलो भए पनि हामी आज यो अवस्थामा आएका छौँ यस अवसरमा हामी समस्त पदाधिकारीहरूलाई स्वागत के भन्छ ताली बजाएर स्वागत गरिदिनु अनुरोध गर्दछु र उहाँले चाहिँ जुन हामीले अहिले ताली बजाएर स्वागत गरेका छौँ उहाँहरूलाई हामीले कमिटमेन्ट गरेका छौँ उहाँहरूलाई हामीले अधिकार दिएका छौँ यस अधिकारलाई तपाईँहरूले सक्षम रूपमा अघि लगिदिनुहोस् र केही गरेर देखाइदिनुहोस् भन्ने कुरो चाहिँ हामी तपाईँहरूसँग विशेष अनुरोध गर्न चाहन्छौँ केही न केही के भन्छ विचारमा र काम गर्दाखेरि केही न केही त्रुटि हुनसक्छ त्रुटि भएको होला त्यसमा हामीले चाहिँ त्रुटि भयो भनेर चाहिँ अल्झिएर बस्ने होइन त्यसलाई कसरी सुधार गर्ने भन्ने अघि जानुपर्ने हो र सुधारको क्रम पनि देखिसकिएको छ राजा गलेजीले यहाँले के भन्छ मानेर के भन्छ गरिसक्नु भएको छ तर यो चाहिँ के भने कसैको हार र जित होइन यो हामी सबै नेपालीको जित भनेर मान्नुपर्छ र यो नेपाली गैर आवासीय नेपालीहरूको संस्थालाई अमेरिकामा अझ सुदृढ बनाउनमा यसले ठुलो योगदान दिन्छ भन्ने कुरो मलाई लाग्दछ र एउटा कुरो म के भन्न चाहन्छु भनेदेखि गैर आवासीय नेपाली संस्था छ यदि अन्तर्राष्ट्रिय रूपमा गएर शक्तिशाली हुनु छ भनेदेखि अमेरिका त्यसको पहिलो भूमिका खेल्नुपर्ने देश हुन्छ किनभने जुन ट्यालेन्ट यहाँ अमेरिकामा छ जुन रिसोर्सेस अमेरिकामा छ त्यो अरू देशहरूमा छैन तर अमेरिका सुतेर सुसुप्त रूपमा बसिरहेको छ अब तपाईँहरूले यो दुई वर्षको क्रममा यसलाई सशक्त बनाएर एउटा बुलन्द रूपमा अघि बढाइदिनुहुन्छ भन्ने कुरो हामी के भन्छ आशा र विश्वास लिन्छौँ र तपाईँहरूलाई फेरि बधाई दिँदै म दुई मन्तव्य दिने गर्छु धन्यवाद धेरै धन्यवाद अब स्वागतकै क्रममा NRN tax force dual citizenship कानुनविद अमेरिका जनसर्प कमिटीका कोअर्डिनेटरको रूपमा त्यस्तै गरेर विभिन्न रूपमा एउटा सामाजिक एउटा सेवाको भावना र एउटा व्यवसायमा कानुनविदको रूपमा रहेर लामो समयसम्म अमेरिकामा बसेर सेवा गरिराख्नुभएका खगेन्द्रजी सिज्यूलाई म यस सभामा हार्दिक स्वागत गर्न चाहन्छु त्यस्तै गरेर कानुनदेव दुर्गा भट भुटेलज्यूलाई पनि म यो सभामा हार्दिक स्वागत गर्न चाहन्छु त्यस्तै गरेर एनडब्लुजिएनका अध्यक्ष भुवन थापाज्यूलाई पनि म यस सभामा हार्दिक स्वागत गर्न चाहन्छु अब हजुर मलाई त्यस्तै लेखाउनु भयो मैले त्यस्तै भने विष्णु थापाज्यूलाई पनि म हार्दिक स्वागत गर्न धन्यवाद अब हाम्रो मन्तव्यको क्रममा आदिवासी जनजाति महासङ्घका फिप्नाका अध्यक्ष कर्मा शेर्पा जोलाई म स्टेजमा Pone que vive सभाका सभापतिज्यू र प्रमुख अतिथि महामयम राज ज्ञानचन्द्र राज आचार्यज्यू र एनआरएनआइसिसीका सदस्य श्रम लामाज्यू र अहिले वर्तमान अवस्थामा निर्वाचित हुनुभएका एनआरएन एनसिसी अध्यक्ष सुमन्ती मल्सिनेज्यू र यहाँ उपस्थित हुनुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधि साथीज्यूहरू र पत्रकार मित्रहरू प्लस गण्यमान्य दाजुभाइ तथा दिदीबहिनीहरूमा म फिप्लाको तर्फबाट हार्दिक हार्दिक न्यानो अभिवादन गर्न चाहन्छु मन्तव्यको क्रममा समयको पाबन्दीले गर्दाखेरि अघि नै साथीले भन्नुभयो भन्न त धेरै कुरोहरू भन्न मन लागिरहेको थियो काम गर्न गाह्रो हुन्छ भन्नलाई धेरै सजिलो हुन्छ easy to say but difficult to आज धेरै साथीहरू यहाँ जे एनआरएन एनसिसीमा निर्वाचन भएको छन् बोर्ड अफ डाइरेक्टरमा तर कति साथीहरू सक्रिय हुने हुन् कति साथीहरू निष्क्रिय हुने हुन् भन्ने कुराको पनि चासोको विषय भन्छ पछि कतिले समय निकाल्न सक्छ कसैले कतिले समय निकाल्न सकिन्न र यो एनआरएन एनसिसी भनेको अमेरिकामा मात्र होइन एनआरएन एनसिसी अन्तर्गत नभएर एनआरएन एनसिसीको मेन जड एनआरएन आइसिसी पनि छन् त्यहाँको कन्भेन्सनहरूमा भाग लिन जानुपर्ने अवस्थाहरू पनि आउँछन् त्यस समयमा साथीहरूलाई समयले कति साथ दिने हो कति इन्ट्रेस्ट लिने हो भन्ने कुराको पनि एउटा सोच्नुपर्ने अवस्था आउँछ मैले धेरै कुराहरू आफ्नो अगाडि कसैले नभने पनि केही कुरोहरू सुनेको छु त्यसमा मलाई गर्व पनि लाग्यो आलोचना नगरिकन त्यो मान्छेले चाहिँ आफ्नो गल्ती कहिले पनि सुधार्दैन आलोचना कहिले पनि गरिँदैन कसैले कसैलाई सबैले यो मान्छे ठिक छ भने पनि त्यो मान्छे झन् बिग्रेर जान्छ त्यसले गर्दाखेरि आलोचना हुनु राम्रै कुरा हो हिस्टनको कन्फरेन्समा पनि गएँ गत साल क्यान्टकीमा नासिएर एनमाको कन्भेन्सनमा पनि पुगेँ त्यहाँ पनि उहाँहरूले बोल्ने राम्रो अवसर दिनुभयो एउटा प्यानल डिस्कसनको लागि अवसर दिनुभयो उहाँहरूलाई त्यस पनि धन्यवाद दिन चाहन्छु म यो आदिवासी जनजाति सम्बन्धी धेरै कुराहरू चाहिँ हाम्रा नेपालकै नेपाली दाजुभाइहरूले बुझिराखेका छैनन् यो वास्तवमा हामीले आफ्नो स्वेच्छाले यो संस्था खोलेको चाहिँ भएन किनभने यो जेनेमा ILO one sixty nine convention अन्तर्गत युनाइटेड नेसनको चाहिँ युएनजीको यो मानव अधिकारको चाहिँ संस्थाको चाहिँ माने अनुसार चाहिँ हामीहरूले पनि जुन प्रकारको मान्यताहरू दिएको छन् त्यस अनुसार चाहिँ हामीहरूले पनि यो संस्था चाहिँ विदेशमै भए पनि चाहिँ हामीहरू खोलौँ त भनेर चाहिँ हामीले सबैजना मिलेर चाहिँ हामी यो संस्था खोल्न लागिपरेको र मैले यो क्यान्टाकीमा पनि भनेको छु यहाँ अन्यथा नले होला राजनीति म एउटा कुरा यहाँ धेरै ठुल्ठुला संस्थाहरू छन् एएनए एनमा नासिया तर मलाई एउटा गौरव के छ भने फिफ्ना मात्र एउटै यस्तो संस्था हो कि जसले युनाइटेड नेसनमा पनि रिभिजन गर्न सकिन्छ मैले पहिले पनि भनिरहेको छु नेपालका नेफिनले यदि रिप्रेजेन्ट गर्न नसकेको खण्डमा यहाँ अमेरिकन एमबिसीले ती प्रतिनिधिहरूलाई भिजा नदिएको खण्डमा हामीले यहाँबाट पनि रिप्रेजेन्ट गर्न सकिन्छ र भिजा दिएर उहाँहरू आउनुभयो पनि हामीले पनि त्यहाँ इन्डिजिनियस फोरमको कार्यक्रममा हामीले रिप्रेजेन्ट गर्न सक्छौँ मलाई एउटा कुरा भन्न मन लाग्यो साह्रै दुःख पनि लाग्छन् हाम्रो नेपालीहरूको मानसिकता जहाँ पुगे पनि विकास नभएको देख्दाखेरि मलाई अलिकति दुःख लाग्छ मलाई जहाँसम्म लाग्छ चन्द्रमा नै पुगे पनि विकास नभएको देश यो अवस्थामा गुज्रिरहेको छ देश यस्तो जर्जर अवस्थामा गुज्रिरहेको छ तर नेपालीहरूलाई दुःख छैन पीडा छैन यसमा पनि सबभन्दा दुःख लाग्दो कुरो पाहाडमा बस्ने नेपालीबाट दुःख छैन मैले एउटा युट्युबमा हेरेको थिएँ तराईमा चाहिँ सुस्ताको सिमाना अतिक्रमण हुँदाखेरि त्यसको पीडा तराईको चाहिँ तराईवासीहरूले चाहिँ भोगेको छ पाहाडको नेपालीले भोगेको छैन उसले हिन्दी भाषाबाट पनि भनेको छ तर पनि हामीले तराईका साथीहरूलाई चाहिँ हामी अलिकति राम्रो सोचबाट हेर्न सकिरहेको छ मलाई अस्ति एउटा सानो चाहिँ कविता चाहिँ भन्नुभएको थियो हाम्रो शान्ता घिमिरेजी जो उहाँ सुदूरपश्चिम अञ्चल हुनुसक्यो यो हाम्रो विजय पौडेल चाहिँ जीको चाहिँ प्रधान सम्पादक विश्व सन्देशको चाहिँ तेस्रो वार्षिक उत्सवमा उहाँले एउटा कविता वाचन गर्नुभएको थियो त्यो कविता कविताको चाहिँ टुप्पो मात्रै थाहा भयो फेरि चाहिँ म आफैले बनाएको हुँ होइन यसमा उहाँले के भन्नुभएको थियो भने सुन पगाल्न सकिन्छ सुन पगाल्न सकिन्छ नुन पनि पग्लिन सक्छ राष्ट्र र राष्ट्रप्रति नेपालीहरूको मन कहिले पक्रिन सकेन त्यसैले त देश आज यो अवस्थामा उज्रिरहेको छ त्यसैले त देश आज यो अवस्थामा उज्रिरहेको छ पैसै मात्र सबै चिज होइन पैसै मात्र सबै चिज होइन कामै गरेर खानको लागि के दुई लाख नेपाली यहाँ आएको छ भने तिन करोड नेपाली नेपालमा बाँचिरहेको पनि छन् भने राष्ट्र र राष्ट्रप्रति पनि चासो भयो लिन लिन भएर चाहिँ अलिकति जान्ने बुझ्ने बुझ्नु व्यक्तिहरूले साँच्चै भनेर प्रेसर दिन सक्नु पर्छ सबैलाई सम्झाउन बुझाउन पनि सक्नु पर्थ्यो आज देशमा तपाईँको सीमित व्यक्तिको स्वार्थले गर्दाखेरि देश कुन अवस्थामा पुगिरहेछ यो कुरालाई पनि हामीले मध्यनजर राख्नुपर्छ जस्तो लाग्छ मलाई हामी अघि पनि भन्नुभयो विश्वको यो पृथ्वीको यो गोलार्धभित्र जुनसुकै भूभागमा रहे पनि हाम्रो मनभित्र नेपाली हुनेछ र हामी नेपाली नै हौँ त्यसले अघि भन्नुभयो हाम्रा अलि चाहिँ वकिल गिरिजाजीले भन्नुभएको थियो एक चोटिको नेपाली जुनीभरको नेपाली यही जन्मे पनि सोध्छन् ओरिजिन कहाँ भन्दाखेरि नेपालै भन्नुपर्छ त्यसले गर्दाखेरि मलाई जहाँसम्म लाग्छ यस विषयमा अलिकति पढे लेखेका अब नेपालमा त अब बिचरा ती गाईबस्तु चराउने दाउरा बोक्ने घाँस बोक्नेहरूलाई के थाहा बिचरा तर आँखा खोलेका चेतनशील व्यक्तिहरूले चाहिँ ती मान्छे ती व्यक्ति ती हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई सही दिशा बोध गराउन पनि सक्नुपर्छ जस्तो यो विषय प्रसङ्ग बस अलिकति बदलिएर भयो र अब धेरै लामो मन्थन नगरौँ यहाँ चाहिँ आजको यस इनोग्रेसन कार्यक्रममा नयाँ कार्य समितिहरूलाई चाहिँ सफलताको शुभकामना दिँदै मेरो आफ्नो दुई शब्द यहाँ आउँछु र सबै नेपाली सङ्गठित हौँ एनआरएन भनेपछि एनआरएन चाहिँ हामीले खोजेर जाने होइन खोजेर आउनुपर्छ त्यो संस्थामा तपाईँएनआरएन बनोस् भन्ने होइन जबकि नेपालको चाहिँ गभर्मेन्टले चाहिँ गैर आवश्यक नेपालीप्रति बनाएको नीति र नियमलाई हेर्ने हो भने देश छोडेको एक सय अस्सी दिन पछाडि चाहिँ त्यसलाई गैर आवश्यक नेपाली भनेर उहाँले घोषणा गरिसकेको छ यहाँ कागज यहाँ लिगल स्ट्याटस हुने नन लिगल स्ट्याटस भएको मान्छेको कुरो छैन यहाँ सबै सङ्गठित हुनुपर्छ आफ्नो अधिकार लिनको लागि र यी साथीहरू आज एकजुट भएका छन् यी साथीहरूले चाहिँ हाम्रो विदेशमा बस्ने गैर आवासीय नेपालीहरूको हक हित अधिकारको लागि लड्नु नै हुनेछ भन्ने मैले विश्वास लिएको छु र तपाईँहरू सबैले साथ पनि दिनुपर्छ यदि साथ दिएनौँ र हामी यस्तो प्रकारको एउटा लेकुलिङ गेमतिर मात्र लाग्ने हो भने हाम्रो भविष्य पनि त्यस्तै हो देशको भविष्य त झन् अहिले अब बडो कठिन अवस्थामै छ विदेशमा बसे पनि हामीले यस विषयमा केही चासो चाहिँ लिनुपर्छ हामी प्राय मलाई जहाँसम्म लाग्छ हामी भाषा नै हौँ कृपया अन्यथा नसोचिदिनु होला तर भाँडामा भात पकाइदिएर थालमा पसेर दिएपछि खाना मैले पनि जान्छन् तर पकाउन जान्नु पऱ्यो पहिले पकाउनलाई कति कठिन छ भनेर त्यसले गर्दाखेरि कृपया अब अहिलेको यो नयाँ कार्य समितिको साथीहरूको विषयमा बखिलाफ होइन कि उहाँहरूलाई कसरी सहयोग गरेर हामी सबैको अधिकारलाई चाहिँ सुनिश्चित गराउने विदेशमा बस्ने नेपालीहरूको अधिकारलाई चाहिँ कसरी सुनिश्चित गराउने मात्र नभएर देशमा भएका सम्पूर्ण नेपाली नागरिकहरूको अधिकारलाई पनि कसरी अब आउने ऐतिहासिक लोकतान्त्रिक संविधानभित्र सुनिश्चित गराउने भन्ने विषयमा तपाईँहरू सबै सङ्गठित हुनु जरुरी छ धन्यवाद धन्यवाद कर्मजीको छोटोमा स्वागतको क्रममा नेपाली काङ्ग्रेसका उप अध्यक्ष आनन्द विष्टज्यूलाई म आजको यस सभाकक्षमा हार्दिक स्वागत गर्न चाहन्छु त्यस्तै गरेर जन नेपाल जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका अध्यक्ष कृष्ण पोखरेलज्यूलाई पनि म आजकै सभापक्षमा हार्दिक स्वागत गर्न चाहन्छु त्यस्तै गरेर तरुण दलका सचिव मनमोहन सिंहज्यूलाई पनि म आजकै सभापक्षमा हार्दिक स्वागत गर्न चाहन्छु डेमोक्रेटिक युथ फोरमका अध्यक्ष प्रमोद सिटौलाज्यूलाई पनि म आजकै सभापक्षमा हजुर अब कार्यक्रमको आफ्नो छोटो अभिव्यक्ति मन्तव्यका लागि एनआरएनका वरिष्ठ उपाध्यक्ष जो बोस्टनबाट पाल्नु भएको छ र जसको आफ्नो लामो एउटा कन्ट्रिब्युसन अमेरिकाको क्रममा बसाइको क्रममा सामाजिक क्षेत्रमा राजनीतिक क्षेत्रमा आर्थिक क्षेत्र सांस्कृतिक क्षेत्र हरेक क्षेत्रहरूमा आफ्नो लामो एउटा कन्ट्रिब्युसन र अनुभवलाई सँगाल्नु भएको छ बटुल्नु भएको छ म उहाँलाई आफ्नो अभिव्यक्तिको निम्ति म स्टेजमा हार्दिक आमन्त्रण गर्दछु प्रह्लाद केसी evening, distinguished guests. First of all, I would like to congratulate and thank everyone involved in the recent unity of two NRN in the US and finding an amicable compromise and using, signing the unity. I personally like to thank Mr. Chon Sherpa Lama, Suman Timoncena, Sambu Dungana, Mukesh Singh, Geza Gautam, Mr. Dilip Odell. These are the people who deserve credit in terms of their unwavering devotion for the one NRN in the US and unconditional contribution for Nepalese unity in the US. The unity of NRN NCC uh, USA would not have been possible without genuine interest, sincere co cooperation, earnest guidance from Dr. Tara Mirola, uh, Mr. Korma Sharpa, President of FIPNA, and uh, Mr. Madini Adhikari, Vice President of ANA. Kudos to, to you all for your role and play and flexibility for finding the solution. Also, I would like to take this opportunity to congratulate each newly elected board member. I'm very privileged and honored to be part of this great team. I'm very confident and sure that with a good leadership and enthusiasm each new board member, NRL USA is definitely heading in the right direction. We still need collaboration and idea, receive support from everybody, assistance from each of you, and make NRL the best it can be. My dear friend, our work will set an example for others and decide the future course of Nepalese organization, not only in the US, but also all over the world. We need to look at the bigger picture now and wider vision of NRNA. If you, look, if you work together as a team by utilizing the new organizational concept of NRNA and its vision, there is no doubt our success, we will be successful. There is no argument and a need for NRN movement to flourish throughout the world and let there be no doubt that NRN movement is and should be very dear to all of us. Our one and only intention should be to ensure that we play a nurturing role, nurturing role to NRN's, NRN's vision and goal. I want to make sure that all Nepalese community organization, special interest organization will be integral part and there is no single organization will be left out. I strongly believe that there believe, believe that in its operation, all matters should be open to question. We need to open transparency, trans transparent, democratic, and need to be bold in uh, agreeing to make things better and nothing should be in off limit from discussion. So, to be brief, this new team should ensure that all NR and NCC operations meet the test of inclusiveness, transparency, openness, and democratic norms. We feel that NRN should focus in only this NRN Nepal related issue and leave other issues to local organizations as they are different in different country and even in different state and city. NRS should focus on that, uh, on what its vision has been, what it should be. The main strength of NRN is to mobilize Nepalese scattered all over the world for, it, for the cherished goal, the cherished goal all over development of Nepal. It's a time for us NRN to be alert and start being an active movement in the mainstream to advocate programs, policy that are in our interest in Nepal. With this in mind, this new leadership of NRN and NRNCC of USA has taken a bold move to mobilize the NRN of, NRN of USA. We will need, we'll need a fresh look at the Nepal's political landscape and gear ourselves for action. We will be more proactive, we'll be more in, involved, and we will march and look after our NRN interests in Nepal. We will be reformulating our plan, plan of action and charitable project in Nepal. Please visit our website of nrnncc.org and give us your feedback. Please help us by being a moving in the project. We will highly appreciate it. One, one of the program is our, right now, we talked about many programs that we already have on our burner. But the biggest program right now, the project we are we are working is Devigat Vidya Ashram project, a senior citizen home at Devigat, Nepal. Here it was initiated by USA and now with the help of many countries, a facility is being operated and managed by the Swami Atmanandaji. Currently over 50 uh, senior, citizens are staying at the facility. They are offered lodging, food and other services at very low cost. Expense for each citizen is about $300 a year and we launch a, pro, uh, launch a adopt a senior citizen program in Nepal, asking voluntarily donate $150 a year with a target of $15,000 a year to support and operate of this, this facility. The second program we are will be working in um, is Open University of Nepal and has been you know, getting lots of attention from all around the, uh, from, uh, around the world with a target of raising $500,000 uh, for the money. In September uh, to October, over $100,000 has been placed. This uh, this year we have uh, uh, we, are, we will be launching few new projects, such as one we are very this this afternoon we talked about it. Our new project will be the uh, we'll discuss about it. The Japan School Program and the whitewashing and renovation of Swembunad one health stupa in Kathmandu and to help and promote Nepal's economic development by organizing the trade fair and exhibition uh, along with the FNCCI uh, and um, Nepal Chamber of Commerce. So as we go along, we will identify more projects and issues that are mutually interest to all of us and discuss our plan of action please send your suggestion, but let's make sure these are the larger, uh, uh, there are larger community issue and not an individual issue. We'll be building a, a directory and handbook of NRNA and to facilitate the commu uh, communication among us, we need your help and support. The bottom line is this is not individual organization. This is the, all of yours. This is yours and mine. If you sit back and complain, it's not going to go anywhere. So the thing is, we are all of us welcome. Your input is more important than ours. So the thing is, by sitting outside, you can look at the bigger picture and help us out. That's all. Thank you so much. धन्यवाद प्रहलाद केसीज्यू एनआरएनका फ्युचर स्ट्राटेजीहरूलाई अगाडि लिएर जाने क्रममा र चाहिँ हाम्रो एउटा त्यसमा सहभागिता कसरी रहन सक्छ भने सम्पूर्ण नेपाल र नेपालीका निम्ति नेपाली समुदायका निम्ति राखिएको तर्कसङ्गतपूर्ण गरिमामय रहन गएको छ त्यसका निम्ति सबैले यहाँहरूले अवश्य पनि अनुभव गर्नु नै भएको छ अब आजको यस स्वागत गर्ने क्रममा आजको यस जनसम्पर्क समिति न्यु इङ्ल्यान्ड च्याप्टरका अध्यक्ष उहाँ जो बोस्टनबाट पाल्नुभएको छ विष्णु कार्कीज्यू उहाँलाई पनि आजको यस सभापक्षमा म हार्दिक स्वागत गर्न चाहन्छु अब आफ्नो स्वागत मन्तव्यको क्रममा खुला मञ्च वासिङटन डिसीका तर्फबाट सुदीप श्रेष्ठज्यूलाई म हार्दिक आमन्त्रण स्टेजमा हार्दिक आमन्त्रण गर्दछु एनआरएम अमेरिकाले नयाँ नेतृत्व पाएको छ जसको सफलताको लागि म मेरो व्यक्तिगत तर्फबाट अनि ग्रेटर वासिङटन डिसी क्षेत्रका पचासभन्दा बढी संस्थाहरूले नेपाल र नेपालीको विकासको लागि के गर्न सकिन्छ भनेर छलफल गर्ने मञ्च साझा मञ्चको तर्फबाट म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु म सुमनजी र उहाँको टिमलाई बधाईको शुभकामना दिनको साथै अमेरिकामा बढ्दै गइरहेको नेपालीहरूको सङ्ख्या र त्यसलाई नेतृत्व गर्ने नाममा खोलिएका सयौँ नेपाली सङ्घ संस्थाहरू र ती सङ्घ संस्थाहरू बिच साझा मञ्चको समन्वयकारी भूमिका र साझा मञ्चको एनआरएनसँग हुन सक्ने सम्भावित कार्यगत एकताको बारेमा केही भन्न चाहन्छु हामी यति ठुलो र विशाल देशमा छौँ जहाँ मात्र दुईवटा राजनीतिक दलहरू अस्तित्वमा छन् जसले संसारवादी प्रभावमा राखेको छ तर हामी यस्ता देशका नागरिक हौँ जहाँ अनगिन्ती राजनीतिक दलहरू आफ्ना दलीय अनि व्यक्तिगत स्वार्थको लागि आफ्नै देशलाई नै तहस नहस बनाइरहेका छन् त्यही नेपालीको चिनारी हामी विदेशमा पनि देख्न सक्छौँ हामीहरूले देखिरहेका छौँ कि सयौँ नेपाली सङ्घ संस्थाहरू यहाँ अस्तित्वमा छन् तर धेरै जसो संस्था काममा मर्ने नाममा मात्र सीमित छन् प्रायः जस्तो संस्थाहरूको काम नेपालबाट आउने नेताहरूको स्वागत गर्ने भोज भत्रेको नाचगान गर्नेमा मात्र सीमित छन् नेपाल र नेपालीको लागि केही काम गरौँ भने भन्दा नेपाल र नेपालीको लागि केही काम गरौँ भनेर भन्दा ती संस्थाहरू उत्साहित भएर आउँदैनन् किनभने काम गर्ने ठाउँमा कामको मात्र कुरा हुन्छ भाषण र आसनको कुरा हुँदैन यतिकै आएकै कुरा हो पचास हजारको हाराहारीमा नेपालीहरूको सङ्ख्या भएको ठाउँमा जति पनि भाषण र आसनका कार्यक्रमहरू हुन्छन् त्यहाँ सहभागी सहभागीहरूका सङ्ख्या पच्चिसदेखि तिसजना मात्र हुन्छ र ती पच्चिसदेखि तिसजना मानिसहरू सबै संस्थाहरूको कार्यक्रममा देखिन्छन् यसबाट धेरै जस्तो संस्थाहरू यिनै तिस पच्चिस तिसजना मान्छेहरूको लागि सञ्चालन भएको हो कि भन्ने भान हुन्छ बाँकी बसेका हजारौँ नेपालीहरू जो नेपाल र नेपालीका विकासको लागि केही काम भएको हेर्न चाहन्छन् जो यस्ता विकासको काममा सहभागी हुन चाहन्छन् तिनीहरूका भावनालाई समेत अगाडि बढ्ने एउटा विश्वासिलो षड्यन्त्रको खाँचो छ हाम्रो समुदायलाई जसको सुरुवात हामीले साझा मञ्चको नाममा ग्रेटर वासिङटन डिसी क्षेत्रका पचासभन्दा बढी संस्थाहरूलाई एकै ठाउँमा ल्याएर नेपाल र नेपालीका विकासका लागि छलफल गर्ने मञ्चको विकास गरिरहेका छौँ साझा मञ्चको मुख्य उद्देश्य नेपाल र नेपालीको विकासका लागि सबै सङ्घ संस्थाहरूको साझा धारणा बनाएर एक अर्काका प्रतिद्वन्दी नभई एक अर्काका सहयोगी सहयोगी बनाएर अगाडि अगाडि बढ्ने हो जुन उद्देश्य अनुरूप साझा मञ्च मार्फत हामीले इन्भेस्टमेन्ट फर डेभलपमेन्ट विकासको लागि लगानीको अवधारणा विकास गर्दै नेपालका ग्रामीण स्वास्थ्य शिक्षा र आर्थिक विकासका योजनाहरूको लगानी भित्राउने कोसिस गरिरहेका छौँ यस प्रकारका कुराहरू यस मञ्चबाट गर्नुको आफ्नो उद्देश्य छ सर्वप्रथम हामी सबै एनआरएन हुन् सुमनजी र उहाँको टिम मात्रै एनआरएन बाँकी सबै फलाना र ढिस्का संस्थाको मान्छे हो भन्छौँ भने हामी मिलेर एकजुट भएर कहिले पनि नेपाल र नेपालीको विकासको लागि काम गर्न सक्दैनौँ यस्तो विचार राख्नाले हामी हाम्रो समय र शक्तिलाई विवाद र आलोचनामै सघाउँछौँ भने मिलेर कहिले काम गर्ने बरु हाम्रो जोस जाँगर अनुभव स्रोत सबैलाई यस एनआरएन टिमका मार्फत सम्बन्धित ठाउँमा पुर्याएर नेपाल र नेपालीको विकासको लागि काम गर्न सकेमा हाम्रो देश पनि इन्डिया र चाइना जस्तै अगाडि बढ्छ भन्ने कुरा दुईमत नहोला साझा मञ्चले गर्न लागेको कामले यसैलाई नै प्रतिबिम्बित गर्छ अन्त्यमा दुई हजार एघार साल यस एनआरएन टिमका लागि हामी सबै एनआरएनका लागि र नेपाल र नेपालीका लागि मङ्गलमय होस् भन्ने कामना गर्दै मन्त्री राजुले धन्यवाद શાહજહાંના તરફबाट જોશપૂર્ણ અભિવ્યક્તિ खुला ખુલ્લા મનને सुने जस्तो भयो तर उहाँले दुईवटा साह्रै राम्रा अभिव्यक्तिहरूलाई राखेर जानुभएको छ यहाँले मनन गरि नै सक्नुभयो होला अब आजको यस सभाकक्षमा स्वागत गर्ने क्रममा association of Nepali physician in अमेरिकाको प्रेसिडेन्ट डॉक्टर रेखा माल छेत्री जुलाई हार्दिक स्वागत करना चाहिए आपको स्वागत आप मंतव्य को करा आज यहाँ उपस्थित एनआरएम टैक्स फोर्स का ड्यूअल सीटिजनशिप लगाए कानून भी खगेन्द्र जीशुजी लाई मंतव्य का निर्ती मेज में सभाका सभापतिज्यू संयुक्त राष्ट्र सङ्घका लागि नेपालका प्रधान रिप्रेजेन्टेटिभ ज्ञानचन्द्र आचार्यज्यू एनआरएनका अहिले न्युली इलेक्टेड प्रेसिडेन्ट हाम्रो सुमन प्रमुख सिन्हाज्यू र यहाँ पाल्नुभएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू र साथीहरू सर्वप्रथम त यहाँहरूलाई मेरो नयाँ वर्ष दुई हजार एघारको चाहिँ शुभकामना छ र यो चाहिँ एनआरएनको आज इलेक्सनको कन्टेक्स्टमा उहाँहरूले जुन किसिमको शपथ ग्रहण लिनुभयो त्यसको लागि यहाँ सम्पूर्ण न्युली इलेक्टेड पदाधिकारीहरूलाई मेरो हार्दिक कङ्ग्रेचुलेसन र शुभकामना तपाईँहरूको अगाडि चाहिँ एउटा ठुलो जिम्मेवारी आएको छ तपाईँहरूले जिम्मेवारीलाई कसरी निभाउनुहुन्छ भन्ने कुरो सम्पूर्ण चाहिँ एनआरएन कम्युनिटीले चाहिँ तपाईँहरूलाई हेरिराखेका छ त्यो कुरा तपाईँले नबिर्सनु होला यसमा मलाई एक दुईवटा कुरा मनमा लागेको छ एनआरएनले चाहिँ पासमा भएका कुराहरूमा कसरी तपाईँहरूले अगाडि बढ्न सक्नुहुन्छ भन्ने विषयमा मलाई एक दुईवटा कुरा भन्न चाहन्छु जसमध्येमा अब एनआरएनको जुन भूमिका रहेको छ अमेरिकामा बस्ने नेपालीहरूको भूमिका के त तपाईँहरूले कसरी हेर्नु भएको छ तपाईँहरू को हो तपाईँहरूले एनआरएन होइन भने पनि तपाईँहरू एनआरएन हो तपाईँहरूको चाहिँ एउटा कस्तो भइसक्यो भने नेपाल छोडेर तपाईँ यहाँ आइसक्नु हो तपाईँहरूको इनहेरेन्ट एउटा इम्युटेबल एउटा क्यारेक्टर भइसक्यो तपाईँहरूसँग तपाईँहरू नेपाली तर चाहिँ के भने नेपाली भए पनि विदेशमा बस्नु नेपाली हुनुभयो तपाईँहरू तपाईँहरू यसको सदस्य हुनुहोस् अथवा नहुनुहोस् यसमा आएर तपाईँ बस्नुहोस् अथवा नबस्नुहोस् तपाईँहरूलाई चाहिँ बाहिर गएर अरू कुनै संस्थामा पढ्नुहोस् यसमा नआउनुहोस् तर तपाईँ तपाईँ जुन जहिले पनि जहाँ रहे पनि तपाईँ चाहिँ एनआरएन हुनुभएको छ त्यस कारणले तपाईँले एउटा यो कमन गोलको लागि कमन युनिटीको लागि र कमन एजेन्डाको लागि तपाईँहरू फाइट गर्नुहोस् तपाईँहरूको आफ्नो अर्गनाइजेसन र आफ्नो एजेन्डाहरू छन् त्यसको लागि चाहिँ एनआरएनको एजेन्डा चाहिँ के छ भन्दाखेरि यो सबैलाई हित गर्ने एजेन्डाहरू हुनाले त्यो कमन युनिटीमा फाइट गर्नु हो भने तपाईँहरूले डुवेल सिटिजनसिप जस्ता कुराहरूमा तपाईँहरूले चाहिँ फाइदा पाउनुहुन्छ भन्ने कुरा मलाई एकदम विश्वास लाग्छ र अहिलेको नयाँ कमिटीले यसमा चाहिँ के भने काम गर्नुपर्छ किनभने मैले यो डुवेल सिटिजनसिप सम्बन्धी रेकमेन्डेसनमा बसेर पहिला पनि काम गरे हो लास्ट टाइम ह्युस्टनमा भएको कन्फरेन्समा तपाईँको इन्टरनेसनल कम्युनिटी आइसिसीको बोर्डले आएर कुरा गर्दाखेरि चाहिँ नेपालको आर्यन एनआरएनले किन चाहिँ के भन्दाखेरि नेपालमा रेकमेन्डेसन पठाएन भन्ने किसिमको कुराहरू निकाल्नु भयो र त्यसमा मैले चाहिँ त्यही बेलामा त्यही पोडियममा मैले त्यही बेलामा उहाँलाई जवाफ दिएको थिएँ कि हामीले सब्मिट गरेको रेकमेन्डेसन चाहिँ नि पठाएको तपाईँले कसरी मिस गर्नुभयो भन्दाखेरि किन ने अमेरिकाको एनआरएन किन पछाडि परेको त why it is not being heard किन भन्दाखेरि यदि एनआरएम चाहिँ अमेरिकाको पनि त्यत्तिकै सशक्त हुन्छ भन्ने कुरामा के भन्दाखेरि तपाईँहरूको पनि जिम्मेवारी हो र तपाईँले यसलाई बनाउनुपर्छ भन्ने मेरो चाहिँ भनाइ हो नत्र भने अमेरिकामा भएका एनआरएमहरू चाहिँ पछाडि पस्ने त्यो मैले चाहिँ महसुस गरेका छु यो के भन्दाखेरि तपाईँले पोलिटिक्सलाई छोडेर यसलाई चाहिँ के भन्दाखेरि एनआरएनलाई चाहिँ पोलिटिक्सदेखि बाहिर राखेर तपाईँहरूले यसलाई अगाडि बढाउनुपर्छ भन्ने मेरो मान्यता हो किन भन्दाखेरि तपाईँको छोराछोरी र तपाईँको चाहिँ भविष्य भोलि आएर चाहिँ नेपालमा गएर तपाईँले सम्पत्ति राख्ने नराख्ने व्यापार बिजनेस गर्ने नगर्ने जस्ता कुराहरूको राइट्स तपाईँले लिनुपर्छ भन्ने मेरो भनाइ हो र त्यसको लागि तपाईँहरूले फाइट गर्नलाई एउटै अर्गनाइजेसन छ जुन अर्गनाइजेसन एनआरएन हो त्यसलाई तपाईँले सपोर्ट गर्नुहोस् र यो मेरो तपाईँलाई चाहिँ रिक्वेस्ट हो यसमा चाहिँ के सुमन किर्लिसानजीले चाहिँ के भन्दा काम गरेर लिएर आउनु सुरुमा चाहिँ के भने एउटा चाहिँ अम्ब्रेला अर्गनाइजेसनको एउटा इकाइको रूपमा राखिएको थियो मैले पनि उहाँलाई कतिचोटि भने तपाईँले यसलाई यसरी नगर्नुहोस् यसलाई चाहिँ के भने एनआरएनलाई एउटा मुभमेन्टको रूपमा लिएर आउनुहोस् भनेर मैले भने र साथीहरूले त्यसमा सहयोग पनि गर्नुभयो अल्टिमेटली यसलाई चाहिँ के भन्दाखेरि एनआरएन भनेर हामीले रिकगनाइज गरेका छौँ र यसलाई चाहिँ के भने हामीले चाहिँ अगाडि बढ्नलाई हामीले सहयोग गर्नुपर्छ भन्ने मेरो एउटा बनाएको किन भन्दाखेरि काम गर्दाखेरि चाहिँ गल्ती हुन्छ हेर्नुहोस् चुनावको प्रक्रियामा राम्रो हुने नराम्रो हुने कुराहरू पनि आउँछन् र अगाडि बढ्न दिनुहोस् भोलि तपाईँहरू पनि चुनावमा आएर चाहिँ यही पोजिसनमा बस्न सक्नुहुन्छ तर यसलाई अगाडि बढाउनुहोस् यसलाई चाहिँ के भने एनआरएन भनेको चाहिँ के भने अमेरिकाको एनआरएन संसारभरिमा नम्बर वान हुनुपर्छ भन्ने मेरो मान्यता किनभने हामीसँग चाहिँ भएको चाहिँ रिसोर्सेसहरू अरू कसैसँग छैन त्यसलाई युनिटी बनाएर नेपाललाई हामीले कसरी चाहिँ के चेन्ज गर्न सक्छौँ भन्ने कुरा चाहिँ त्यो चाहिँ तपाईँले महसुस गर्नुहोस् पैसाको मात्रै कुरा होइन हामीसँग भएको सिप लगानीदेखि लिएर अनेक किसिमको चाहिँ सहयोगहरू हामीले चाहिँ नेपालमा गर्न सक्छौँ त्यो कुरालाई तपाईँले नबिर्सनुहोस् र आफूले भएको चाहिँ आफूसँग भएको चाहिँ उसलाई चाहिँ नेपालमा हामीले कन्ट्रिब्युट गर्न जोइन दियो मेरो एउटा चाहिँ त्यही रिक्वेस्ट हो यहाँहरूसँग र अन्तमा के छ भने अब धेरै लामो नबोल्नुहोस् भन्नुभएको हुनाले मैले लामो बोल्न चाहन्न त्यही पनि ध्यानारायणको अब अहिले चाहिँ नेपालमा के भइरहेछ भन्ने विषयमा अब डुवेल डुवेल सिटिजनसिपको कुराहरू चाहिँ के भने नेपालको चाहिँ पार्लियामेन्टमा कमिटीको थ्रुबाट मोस्टली चाहिँ के भने पहिला रिजेक्ट भएका कुराहरूमा अब अहिले चाहिँ मोरलेस के छ भन्दाखेरि संविधान ड्राफ्टिङ कमिटीले चाहिँ पहिलेदेखि नेपाली नागरिकता भएर बसेको नेपालीलाई कन्टिन्यू नागरिकता दिने फेरि नेपाली नागरिकतालाई चाहिँ तोड्न दिनु नपर्ने भन्ने किसिमको विथ के भन्दाखेरि सर्टन रेस्ट्रिक्सन पोलिटिकल अथवा अरू चाहिँ गभर्मेन्ट अफिसमा चाहिँ के भने उसले चाहिँ कुनै किसिमको पोजिसन लिन नपाउने रेस्ट्रिक्सन राखेर त्यो कमिटीले पास गरेको छ यदि नेपालमा हामीले संविधान नयाँ संविधान पायो भने डेफिनेटली हामीले चाहिँ के भने डुवल सिटिजनसिप पाउनेछौँ साथीहरू किनभने इन्क्रिजिङ नम्बर अफ नेपालीहरूले चाहिँ अमेरिकन सिटिजनसिप लिएर बस्नु भएको हुनाले यो हाम्रो चाहिँ राइट पनि हो हामीले लिनुपर्छ र यो के भन्दाखेरि चाहिँ सबैको लागि चाहिँ के भने फाइदा हुने कुरा हो तपाईँको छोराछोरीहरूलाई पनि नेपालमा बनाउनुहोस् यसको लागि चाहिँ हामी जोइन्टली काम गरौँ र यसमा चाहिँ के भने अब नयाँ आउने कमिटी हाम्रो चाहिँ सुमनजीहरूले जसरी चाहिँ काम छ प्लिज कन्टिन्यू डुइङ द्याट र मेरो तर्फबाट यहाँबाट शुभकामना दिँदै म मेरो दुई शब्द यही टुङ्गाउँछु धन्यवाद जयन्त धन्यवाद अमेन्द्र जेसीले आजको यस सभाकक्षमा स्वागत गर्ने क्रममा युएनडी युएनडिएफ न्युयोर्क च्याप्टरका अध्यक्ष सञ्जय थापाज्यूलाई म हार्दिक स्वागत गर्न चाहन्छु त्यस्तै गरेर कानुनविद विनोद रक्काज्यूलाई पनि म आजको सभाकक्षमा हार्दिक स्वागत गर्न चाहन्छु र अब मन्तव्य दिने क्रममा एनआइएन मिडिया संयोजक वासिङटन जेसीबाट पाल्नुभएको छ र उहाँ सगरमाथा टेलिभिजनको संस्थापक अध्यक्ष पनि हुनुहुन्छ र म उहाँलाई आफ्नो मन्तव्यका लागि म स्टेजमा हार्दिक आमन्त्रण जननी जन्मभूमि स्वर्गादपि गरिएसी आजभन्दा पन्ध्र वर्ष अगाडि मलाई डिसीमा एकजना विदेशीले चिनाउने क्रममा Nepal is part of India भनेर मेरो मित्र इन्डियन मित्रले जुन दिन भन्नुभयो त्यस दिन मैले सगरमाथा टेलिभिजन चलाएर नेपाललाई चिनाउँछु भन्ने एउटा गोर्खाली गभर्मेन्टले सगरमाथा टेलिभिजन थालेको हुँ र त्यसैको मोटो हो यो जननी जन्म जन्मभूमि गरिएको गरिएसी महामहिम राजदूत सभाका अध्यक्ष र मञ्चासिंह उपस्थित मै भद्र महिला तथा सज्जनवृन्द मैले यो एनआरएन सुरु भएदेखि प्रत्येक मिटिङहरूमा के रहेछ त भनेर मैले यो अमेरिकामा मात्रै भएको होइनन् अन्तर्राष्ट्रिय जति पनि सम्मेलन भएको छन् कुनै पनि सम्मेलन छुटाएको छुइनँ र सबै भाषणहरू सुनेको छु अनि कहिल्यै निधाएको छुइनँ त्यो कुरो सुन्दाखेरि र म अमेरिकामा ठुला ठुला भाषणहरू सुन्छु धेरै सङ्घ संस्थाहरू छन् म नम्बर वान हुँ कसैले पनि नम्बर टू भनेको छैन तर गरेर देखाउने कुरोमा कुनै कुनै संस्था त यस्तो मात्रै छ कि वर्ष दिनको एउटा पिकनिक मात्रै हुन्छ अनि दस दिन एघार एउटा वनभोज कार्यक्रम यति अनि मलाई कस्तो लाग्छ भनेदेखि हामीले केही गरेर देखाउनु पर्छ हाम्रो देशको लागि तर सबभन्दा पहिला आफूले गरेर देखाउनु पर्यो हेर्नुहोस् मैले घमण्ड गर्न खोजेको होइन मैले यो भिजिट नेपाल इयर दुई हजार एघार सफल होस् भनेर सगरमाथा टेलिभिजनको अलावा नेपाल दर्शन टेलिभिजन अमेरिकाका लागि यो अक्टोबरबाट यो एक वर्षलाई सुरु गरेको छु र तपाईँहरूको सहयोग पुग्यो भनेदेखि मैले यसलाई कन्टिन्यू गर्ने गरेको छु त्यसमा नेपालको अङ्ग्रेजी भाषामा डकुमेन्ट्री मात्रै माथि कछार लाउनेको होस् बुर्खा लाउनेको होस् साडी लाउनेको होस् तल दौरा सुरुवाल लाउनेको होस् टोपी लाउनेको होस् अथवा केस मात्रै पर्ने होस् यी सबैलाई समेटेर नेपालको भिजन के हो र नेपालको कला र संस्कृति के हो एक्चुअली भन्ने देखाउनको लागि र मैले कहिलेकाहीँ हामी दलितहरू भनेर यहाँ सुन्ने गर्छु हामी दलित होइनौँ नेपाली हौँ हामी मधिसेहरू भनेको सुन्छौँ हामी मधिसे होइनौँ नेपाली हौँ हामी पहाडेहरू हामी पहाडे होइन नेपाली हौँ सबभन्दा पहिला हामी नेपाली भनौँ त्यसपछि मात्रै आफ्नो चाहिँ दलीय स्वार्थतिर लागौँ मैले यो भन्न चाहन्छु र म यसकै लागि सधैँ यो कुरा गरिरहन्छु अघि हाम्रो वरिष्ठ उपाध्यक्ष प्रहलाद केसीले भन्नुभयो हामी युनिटी भएका छौँ दुईवटा एनआरएन एउटा भएको छौँ हाम्रो दुईवटा एनआरएन छैन एनआरएन एउटै हो हामी जब नेपाल नेपालीका लागि नेपाली भन्ने नारा लिएर जब विदेश नेपालबाट यहाँ चाहिँ छ महिनाभन्दा बढी विदेशमा हामी बसेका छौँ त्यो सबै एनआरएन हो यहाँ दुईवटा तिनवटा नेपाली छैन यो युनिटी भन्ने कुरा पनि हामी युनिटी हुनुपर्छ र कतिपय साथीहरूको गुनासो मैले के सुनेको छु भनेदेखि मलाई त थाहै छैन यो एनआरएन सम्बन्धी तपाईँ नै एनआरएन हो कसरी थाहा हुनुहुन्न थाहा पाउनलाई कोसिस गर्नुहोस् जसरी योभन्दा धेरै पहिला पञ्चायत कालमा एकजना संसद हुनुहुन्थ्यो रूपचन्द्र विष्ट उहाँले भन्नुहुन्थ्यो थाहा थाहा चाहियो तपाईँहरू एनआरएन हुनुहुन्छ म एनआरएन छु यो थाहा चाहियो यति भन्दै हामी भाषण होइन हामीले चाहिँ काम गरेर देखाउनु पर्ने हुन्छ र अघि हाम्रो खगेन्द्र जीसीजीले भन्नुभयो यहाँ कि हामीले अमेरिकाको एनआरएन किन पछाडि परेको छ किन पछाडि परेको छ भने हामी एकतामा अगाडि बढेर म पनि एनआरएन हुँ देशको लागि केही गरौँ आफ्नो समुदायको लागि केही गरौँ भनेर अगाडि मिलेर गएका छैन सबैले प्रत्येक आफ्नो ठाउँबाट देशलाई कन्ट्रिब्युसन पनि गरिरहेछौँ आफ्नो समुदायलाई कन्ट्रिब्युसन पनि गरिराखेका छौँ तर एउटा सङ्गलमा भएको छैन अनि विशेष गरी मिडियाहरूले त्यसलाई बाहिर नल्याएको कारणले गर्दाखेरि नेपाल एकदमै बिग्रियो नेपाल गए गुज्रेको छ भने हामी भन्छौँ नि तर नेपालमा विकासका कामहरू पनि फाटका यता तता भइरहेका छन् खालि पोलिटिकल लेभलमा मात्रै बिग्रेको छ त्यो जब मिडियाहरूले चाहिँ त्यो जुन पोलिटिकल सम्बन्धी कुराहरू र नेताहरूले जुन जुन नगरेका भ्रष्टाचार गरेका कुराहरू बाहिर आएका छन् तिन छुपेका कुराहरू पछाडि रोकेका छन् नेपाल चलि राखेको छ यसको मतलब यो होइन नेताहरूले देश खत्तम गरेका छन् सत्य छ नेताहरूलाई छुट्टी दिने ठाउँ छैन